फुल तिम्रै हुमालीमा बत्तिस लक्षिन्छ मेरी कालीमा टेबल माथि होइन टेबल माथि होइन तिमी जस्तै राम्री छ यो संसारमा अरू छैन तिम्रै हुमालीमा बत्तिस लक्षिन्छ मेरी कालीमा टेबल माथि होइन टेबल माथि होइन Sunny side of छन् साधु नि टेबुल माथि होइन टेबल माथि होइन तिमी जस्तै राम्री त यो संसारमा अरू कोही छैन छ सानो जादु नि तिमीलाई देखे पर्लिन्छन् साधु नि टेबुल माथि होइन टेबल माथि होइन तिमी जस्तै राम्री त यो संसारमा अरू कोही छैन टेबल माथि होइन तिमी जस्तै राम्री त यो संसारमा अरू कोही छैन साथी होइन तिमी जस्तै राम्रै छ यो संसारमा अरू कोही छैन मुस्ताङको स्याउ जस्तो टपटे बिका खामा ल्याउ जस्तो जवानी टेबल माथि होइन टेबल माथि होइन तिमी जस्तै राम्री छ यो संसारमा रोकै छैन ठान्थे म सानी पाएँ भने तिम्रो त्यो जवानी टेबल माथि होइन टेबल पानी फिका त नजर जाँदैन पेटिका टेबल माथि होइन टेबल माथि होइन तिमी जति राम्री छ यो संसारमा रोकै छैन जुन पानी फिका त नजर जाँदैन पेटिका always hanging.